Mm-hmm. ओइलिएर कसको दिलमा फुलुला रमा यति धेरै माया गर्छ खै कसरी भुलुला रमा खै कसरी भुलुला रमा तिम्रो दिलमा भित्र तिमी नै छौ दिलभित्र तिमी नै तिमी तिमी बाहेक कुनै छ र यति धेरै माया दिने यति धेरै माया दिने साथमा हुँदा मातिन्छु म टाढा हुँदा आतिन्छु म साथमा हुँदा मातिन्छु म टाढा हुँदा आतिन्छु जुनी जुनी यसै गरी तिमीलाई नै साथ दिन्छु म तिमीलाई नै साथ दिन्छु म तिम्रो दिलमा होइलिएर कसको दिलमा फुलुला रमा कसरी भुलुला रमा तिम्रो दिलमा